बढ्नेछौँ एकअर्काको अङ्गालोमा बाँधिएर घन्टौँसम्म माया प्रीतिका कुरा गर्नेछौँ आज हामीलाई परिस्थितिले बाध्यताले टाढा गरायो तर हामी सदैव एकअर्कालाई माया गरिरहनेछौँ हामी हरेक रात हरेक पल यही कुरा सोध्छौँ अझ जब विशेष गरी रातहरू बढ्दै जान्छ हामीलाई यादले अझ बढी सताउँछ हाम्रो मान्छेको यादले कहिलेकाहीँ रुन मन लाग्छ आँसु झर्छ सोध्न मन लाग्छ कि भगवान्सँग किन हामी चाहेर पनि सधैँसँगै हुन सक्दैनौँ एकअर्काबाट यसरी टाढा तडपाएर नै राख्ने थियो भने भगवान् किन हाम्रो मिलन गराइदियो किन हामीलाई एक बनाइदियो किन हामीलाई एकअर्काबाट केही बेर टाढा हुँदा पनि यति पीडा महसुस हुने बनाइदियो तर भगवान् अनुत्तरित हुन्छ हाम्रो प्रश्न हाम्रै मनमा दबिएर रहन्छ तर पनि मनमा रहेको यो एउटा भावना यो एउटा मायाको गाँठोलाई हामी सदैव समाएर बस्छौँ यो गाँठोलाई कहिले फुत्केर जान दिँदैनौँ हामी एकअर्कासँग जोडिरहन्छौँ जिन्दगीको हरेक मोडहरूमा कहिले सँगै रहेर अनि कहिले भावनाको रूपमा छाया मात्र बनेर भए पनि हामी एकअर्काको समीपमा हुन्छौँ कहिलेकाहीँ सोध्छौँ यति पीडा भइरहँदा पनि मेरो आवाजलाई मेरो भावनालाई मेरो आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि कुनै त्यस्तो माध्यम छैन र जसले हाम्रो मुटुलाई जोडिदियोस् जसले हाम्रो भावनालाई जोडिदियोस् हामी यस्तै सोध्छौँ र तपाईँका यस्तै भावनाहरूको सम्मानका लागि तपाईँको आफ्नो मान्छेसम्म तपाईँको मुटुको कुरा पुर्याउनका लागि उपस्थित छौँ कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा आज पनि र कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ हरेक दिन मङ्गलबार हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म तपाईँले सुन्दै आइरहनु भएको छ र तपाईँका आवाजहरूलाई तपाईँको मुटुको कुरालाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म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 com slash radio server पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ मैले पोस्ट गरिसकेको छु र एसएमएस गर्ने सर्भर केही गरी अहिले एकैछिन सम्म पनि काम नगरेमा म तपाईँलाई मोबाइल नम्बर प्रोभाइड गर्नेछु त्यसमा पनि तपाईँ म्यासेज गर्न सक्नुहुन्छ र अहिलेको लागि भने तपाईँ कमेन्ट गर्दै गर्नुहोला कमेन्ट गर्नको लागि W W W dot Facebook dot com slash radio server पेजमा हाम्रो पोस्टमा जान सक्नुहुन्छ baja uh, मेरे हम सफर मेरे पास आयो निकै नै समुद्री साङ्गीतिक आवाज तपाईँको लागि राखेँ तपाईँ सुन्दै हुनुहुन्छ मकवानपुरको एकमात्र कमेडी रेडियो स्टेसन र चौबिसै घन्टा प्रसारण हुने तपाईँको आफ्नै रेडियो स्टेसन रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्ज र W W W dot radio server dot com dot एनपीबाट तपाईँ संसारभर हाम्रो आवाजलाई सुनिरहनु भएको छ र कार्यक्रम हो मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँको मनभित्रको साथी चन्द्र र तपाईँलाई जानकारी गराउँ एसएमएस सर्भरले साँच्चै नै काम गरेन तपाईँका तपाईँले एसएमएस गरिरहनु भएको होला तर एसएमएस मैले पढ्न सकिनँ त्यसका लागि क्षमप्रार्थी छु र तपाईँको कमेन्टहरू थुप्रै आइसकेका छन् र तपाईँलाई एसएमएस गर्नको लागि म मोबाइल नम्बर दिँदैछु टिप्नुहोला मोबाइल नम्बर टिप्नका लागि मोबाइल नम्बर टिप्नुभन्दा अगाडि तपाईँ म्यासेज गर्नका लागि अगाडि यम यम लेखेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर मोबाइल नम्बर अन्ठानब्बे जिरो बहत्तर पच्चिस नौ सय सडचालिस अन्ठानब्बे शून्य बहत्तर पच्चिस नौ सय सडचालिसमा पठाउन सक्नुहुन्छ म्यासेज अन्ठानब्बे शून्य बहत्तर पच्चिस नौ सय सडचालिस यो जानकारी तपाईँलाई राखेँ र अबको क्रममा भने हामी राख्दैछौँ तपाईँका कमेन्टहरूलाई तपाईँका कमेन्टहरू राख्ने क्रममा पहिलो कमेन्ट गर्नुभएको छ एक्लो केटो भुवन भन्नुभएको छ हाई दादा सन्चै हुनुहुन्छ it's me Bhuwan Tamang from Makwanpur गढिनौ मनोकामनाबाट दादा यो आफ्नै मन पनि कहिलेकाहीँ आफ्नो पीडाको एउटा कारण किन बनिदिन्छ जति सुक्कै खुसी हुन खोजे पनि किन अनेक कुराहरू खेलेर दुःख हुन बाध्य बनाउँछ यो मन दादा सायद आज यो मेरो पागल मन मेरो साथमा नभएको भए पक्कै म यो अवस्थामा चाहिँ हुन्न थिएँ होला खै किन किन यस्तै यस्तै सोच सोचिरहन्छ यो मन बट केही छैन मेरो फ्रेन्डहरू समीक्षा कमला एन्ड अल फ्रेन्ड्सलाई मेरो जीवन सोमिया तामाङजीलाई हटली तामाङलाई हटली miss you and love you so much भनिदिनु है दादा भन्नुभएको छ अवश्य पनि तपाईँको सोमि सोमियाजीले पनि कार्यक्रम सुनिरहनु भएको होला सोमियाजी सुनिरहनु भएको छ भने भुवनजीले तपाईँको लागि सन्देश छोड्नु भएको छ भुवनजी मन यस्तै हो मनलाई कहिलेकाहीँ हामीले ढाड्न सक्नुपर्छ र यो मनलाई हामीले जति सकिन्छ त्यति उल्लु बनाउनुपर्छ भन्छन् किन भन्दा यो मन सानो दुःख पनि सहन सक्दैन आफन्तको घात सहन सक्दैन पीडाहरू सहन सक्दैन यो मनले आफू त रुन्छ रुन्छ आँखालाई पनि रुवा रुनलाई बाध्य गराउँछ आँसु झारिदिन्छ त्यसैले पनि अलिज ओइल भन्छ नि अलिज ओइल भन्ने बस्ने यो मनलाई चाहिँ अलिकता कन्ट्रोल गरेर राख्न सक्यौँ भने यस्ता पीडाहरूबाट हामी अवश्य पनि माथि आउन सक्छौँ र यस्ता पीडाहरूबाट हामी अवश्य पनि निस्कन सक्छौँ यो जानकारी तपाईँलाई राखेँ तपाईँको कमेन्टहरू पढिरहेको छु र एसएमएस गर्नको लागि मोबाइलको म्यासेज बक्समा यम यम लेखेर तपाईँको नाम ठेगाना र सन्देशसहित अन्ठानब्बे शून्य बहत्तर पच्चिस नौ सय सडचालिसमा पठाइदिनु होला आज मोबाइल सर्भर अलिकता प्रब्लम भएको एसएमएस सर्भर प्रब्लम भएकोले मैले तपाईँलाई मोबाइल नम्बर दिइरहेको छु पहिलो एसएमएस प्राप्त भएको छ हेलो चन्द्र दाजु नमस्ते यो रात्रिकालीनको समयमा हजुरलाई मिठो माया अनि सम्झना म मनिषा लामा हेटौँडा तेह्रबाट आज मुटुदेखि मुटुसम्मको प्रोग्राममा एसएमएस राख्नु पर्दा बादल पारीको देशमा रहनु भएको मेरो हस्बेन्डलाई धेरै मिस गरिरहेको छु र फ्रेन्डहरू सन्तोष रोशन राज अनि अल फ्रेन्डलाई मिस यु ओके बाबाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच मनिषाजी तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस आएको छ मैले एसएमएस पढ्नलाई अलिकति गाह्रो भइरहेको छ किन भन्दा यसमा चाहिँ गाह्रो हुन्छ तपाईँलाई एसएमएस सर्भरबाट पढ्दा जति सजिलो हुन्थ्यो यसबाट पढ्दाखेरि चाहिँ अलिकति गाह्रो महसुस हुन्छ मलाई यतिखेर अर्को एसएमएस पढ्दैछु एसएमएस गर्नुभएको छ म त गरिब भएँ नि धनको करोडपति छु निष्ठुरी मनको यो मुटुको छेउको कुनामा ठोकिएर झर्छ आँसु तिम्रो याद बोकेर भन्नुभएको छ इट्स मे अभागी सुनिता थिङ फ्रम क्षतिवन भन्नुभएको छ सुनिताजी थ्याङ्क यू सो मच एकदमै राम्रो भावना लेख्नु भएको छ र कता कता दुःखको आभास पनि गरेँ धेरै दुःखी चाहिँ नहुनुहोला जति सम्झे दुःख नसम्झे सुख भन्ने उखानहरू गीतहरू पनि पहिला पहिलाको हाम्रो आमा बुवाले पनि गाउँदै आइरहनु भएको हो त्यसैले सकेसम्म दुःखी नहुनुहोस् सुखी भएर अगाडि बढ्नुहोला धेरै दुःख चाहिँ हामीले मान्नु हुँदैन है त त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा how are you it's me Nadira आजको मेरो सन्देश भन्नुपर्दा मेरो मनमुटुमा बसेको बीलाई miss you and love you भन्न चाहन्छु साथमा तपाईँलाई पनि ओके दादा बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच मलाई पनि सम्झनु भएकोमा त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ जोसन फ्रम हेटौँडा पाँच मीको एसएमएस दामी छ है प्रोग्राम भन्नुभएको छ thank you so much Joshan सम्झे कार्यक्रम सुनिरहनु भएको रहेछ खुसी लाग्यो र तपाईँका एसएमएसहरू आगामी दिन पनि आउँदै गरोस् त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा इट्स मी अमिर लामा दादा आज म मनको लभली साथी सोनिकालाई I love you and miss you भन्न चाहन्छु एसएमएस रिप्लाई गर तिम्रो एन्सरको वेटिङमा छु ल भन्छु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र मैले मोबाइलबाट पढिरहेको हुँदाखेरि केही साथीहरूको एसएमएस छुट्यो कि जस्तो लाग्छ त्यस्तो भयो भने चाहिँ म सरी भन्न चाहन्छु तपाईँलाई र सकेसम्म तपाईँको कुनै पनि एसएमएस छुट्याउन चाहन्न अर्को एसएमएस गरेर छ हेर चन्द्र दाजु नमस्ते यो रात्रिकालीन समयमा हजुरलाई मिठो माया अनि मनिषाजीको मैले पढिसकेको रहेछु फेरि दोहोऱ्याएर झन्डै पढेँ त्यसै गरी अर्को पनि एउटा एसएमएस आएको छ तर सेम सम टेक्स्ट मिसिङ दिइरहेको छ गुड नाइट दादा मात्र आएको छ उहाँले अगाडि के के लेख्नु भएको थियो कुनै माफ गर्नुहोला मैले अन्ठानब्बे पैँसठीको लाइनबाट आएको थियो मैले यो तपाईँको एसएमएस पढ्न पाइनँ त्यसको लागि सरी भन्न चाहन्छु र तपाईँका थुप्रै कमेन्टहरू पनि आइरहेका छन् एसएमएसहरू पनि आइरहेका छन् एसएमएस गर्नको लागि मोबाइल नम्बर यमयम चाहिँ लेख्न नभुल्नुहोला यमयम लेखेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर तिन चार चार माफ गर्नुहोला अन्ठानब्बे जिरो बहत्तर पच्चिस नौ सय सडचालिसमा पठाउनुहोला आज चाहिँ एसएमएस सर्भरको गडबडीको कारणले गर्दा मैले तपाईँको मोबाइल नम्बरबाट एसएमएस लिइरहेको छु अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिला थिङ मुटुमा छन् नि माया तर नजिक छैनौँ हामी याद त आउँछ नि तर टाढा छौँ हामी लेखेको हुन्छ भाग्यमा हामी तर एक छैनौँ हामी एक दिन त सँगै हुन्छौँ तर आहा गाढा छ माया पनि उही मनको जीवनसाथी N N dot dot dot एमलाई uh miss you I love you भन्दै अल माई चिन्नेहरूलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तो एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ हाई दामी विनिता गोले विनी भैँसे साथ मुटुको कुरालाई अर्को मुटुसम्म पुर्याउनुहुन्छ अनि मायाको सम्बन्ध अझ प्रगाढ बनाउँदछ थ्याङ्क्स मेरो मनको मान्छेलाई miss and really love you भन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ मैले मुस्कानजीको पढेँ अर्को पनि एसएमएस छुटेँ कि जस्तो लागिरहेछ एसएमएस गर्नुभएको छ हेलो दादा सन्चय हुनुहुन्छ म शर्मिला सबि लामा हो फ्रम पानी, नाउँ कमाने आजको एसएमएस दादा मेरो आहा मेरो लाइफ अशोक नेगीलाई धेरै सम्झिरहेको छु भन्छु ल अनि निस्टोरी फ्रेन्डहरूलाई पनि मिसी ओके बाबाई दादा गुड नाइट मिसी भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ कसको एसएमएस पढ्दैछु म यतिखेर प एसएमएस पढ्दैछु मुस्कानजीको एसएमएस मैले पढिसकेको छु अर्को एसएमएस छ आहा म बबिता घलान भैँसी साथबाट मेरो सबै साथीहरूलाई मिस यु भन्न चाहन्छु र हजुरलाई पनि ल भन्नुभएको छ थ्याङ्क सो मच बबिताजी तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दाई के छ खबर नाउ म पूजा गोले हटिया छ आज best uh best swee sweet friend Puja पाखरिनलाई मिस यु है अनि मेरो बेस्ट फ्रेन्डहरू भन्नुपर्दा अँ के लेख्नु भएको छ उहाँले अलिकता मैले <laughs> बुझिनँ भिकेओ छ यस्टडी भन्नुभएको छ हेटौँडा सोह्र उत्तर पानी को बेस्ट सन्जु बल सिसलाई प्लिज कल प्लिज कल भन्नुभएको छ कल गर्नु भनिदिनुहोस् सो मेरो मोबाइल हराएको मेरो यो नम्बर भन्नुभएको छ प्लिज कल सिस भनिदिनु है भन्नुभएको छ र सिस्टरको लागि नम्बर छोड्नु भएको छ अन्ठानब्बे अन्ठानब्बे एक्काइस असी अठासी त्रिसठी अन्ठानब्बे एक्काइस असी अठासी त्रिसठी अथवा अन्ठानब्बे दुई अठार शून्य अठासी त्रिसठी तपाईँले यसरी पनि याद गर्न सक्नुहुन्छ नम्बर र फोन गर्नुहोला पूजाजीलाई पूजाजीको यो एसएमएसको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभएको छ हाई दादा मि कल्पना तामाङ फ्रम हेटौँडा सोह्रबाट आज मेरो सन्देश भन्नुपर्दा अल फ्रेन्डलाई मिस यु भन्न चाहन्छु र दादालाई पनि मिस यु भन्दै छुट्टिन्छु बबाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ नक्कले कालेको काली दादा मेरो यसलाई कल एन्ड एसएमएस नगरेको दिन दिन भयो तिम्रो याद पोल्छ मुटु आगोले पोलेसरी माया नमाएर काले कालीको हजुरको काली स्याड छु काले कालीको माया आहा के लेख्नुभयो उहाँले मैले अलिकति बुझिनँ कालीको माया बाँचिएको छु माई लाइफ यस लभ यु यसको लागि है दादा टाटा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यसले पनि कार्यक्रम सुनिरहनु भएको होला मलाई त्यस्तै लाग्छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अह अर्को एसएमएस गर्नुभएको छ हाई दादा how are you it's me Sushma Ghimire from Hatiya Chisapani म मेरो प्यारो हजुरलाई धेरै धेरै धेरै धेरै miss you and love you भन्न चाहन्छु भन्नुभएको छ तपाईँको प्यारो मान्छेले पनि कार्यक्रम सुनिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ आइएम नरेन्द्र छतिवन चारबाट भन्नुभएको छ यति मात्र लेख्नु भएको छ नरेन्द्रजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा इट्स मी नेसन तामाङ हेटौँडा सत्र सुकहुलीबाट जसलाई आफ्नो मुटु सम्झिन्छु अनि जुन मान्छेलाई धेरै माया गर्छु त्यही मायामा धेरै पीडा पनि हुँदो रहेछ दादा त्यसैले जति टाढा भए पनि मेरो यो मनमा सधैँ उसकै माया रहे रहिरहनेछ भन्दै मेरो फुच्चुलाई मिस यु भन्न चाहन्छु अनि दादा तपाईँलाई पनि धेरै मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच नेसनजी यस्तै हो हामीले कहिलेकाहीँ कसैलाई धेरै माया गर्छौँ तर उसले हामीलाई वास्ता नगरेको आभास हुन्छ कहिलेकाहीँ हामी एकअर्काका मनका कुरा सेयर नगर्दा पनि यस्तो प्रब्लमहरू देखा पर्छ त्यसैले तपाईँलाई तपाईँको आफ्नो मान्छेले वास्ता नगर्दा कस्तो प्रभाव पर्छ त्यो बारेमा तपाईँको आफ्नो मान्छेलाई भन्नुहोस् तपाईँ के चाहनुहुन्छ वास्तविक रूपमा तपाईँलाई उहाँले कस्तो व्यवहार गरिदियोस् भन्ने तपाईँलाई लाग्छ यो कुरा चाहिँ तपाईँले स्पष्ट भन्नुभयो भने तपाईँको यस्तो समस्याहरू चाहिँ हट्छ कि जस्तो लाग्छ तैपनि कहिलेकाहीँ हामी एकरो माया गरिरहेका हुन्छौँ पीडाहरू भोगिरहेका हुन्छौँ सकेसम्म त्यस्तो पीडाहरूबाट टाढै रहन सके अझ धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई र तपाईँले धेरै माया गरिरहनु भएको छ आफ्नो मान्छेलाई सदैव माया गर्नुहोला कहिले पनि आफ्नो मान्छेलाई छोडेर नजानुहोला सदैव आफ्नो मान्छेलाई साथ दिनुहोला यही आग्रह गर्छु म र धेरै साथीहरूको एसएमएसहरू छन् धेरै साथीहरूको एसएमएसहरू मैले यहाँनिर अनडिड पनि देखिरहेको छु केही साथीहरूको एसएमएस मैले पढ्न पाएको छैन आज यो सायद फोनमा लिएको कारणले गर्दा पनि हो एसएमएस सर्भरले काम नगरेको कारणले गर्दा यमयम लेखेर तपाईँले पनि अन्ठानब्बे शून्य बहत्तर पच्चिस नौ सय सडचालिस अन्ठानब्बे शून्य बहत्तर पच्चिस नौ सय सडचालिसमा एसएमएस गर्न सक्नुहुन्छ एसएमएस पठाउनु भएको छ दादा मेरो क्लास फ्रेन्डलाई पनि सम्झेको छु भन्दिनँ है नादिरा नादिरा भन्नुभएको छ एनएएडिआइआरए मैले नादिरा पढेँ थ्याङ्क यू सो मच नादिराजी तपाईँको एसएमएसको लागि र तपाईँको साथीहरूले पनि सुनिरहनु भएको होला भन्ने मलाई लाग्छ र केही साथीहरूको एसएमएस अनडिड देखाइरहेको छ तर मैले पढ्दाखेरि पनि अलिकता कुन हो कुन हो कन्फ्युज भइरहेको छ सायद तपाईँको एसएमएस सर्भरमा भएको भए तपाईँको एसएमएसहरू कुन बाँकी छ मलाई ठ्याक्कै थाहा हुन्थ्यो तर अहिले चाहिँ तपाईँको एसएमएस कुन बाँकी छ मैले खोज्नलाई पनि अलिकता गाह्रो भइरहेको छ अह एसएमएस गर्नु भए रहेछ कल्पनाजीको मैले पढेँ कि पढेन मलाई अलिकता कन्फ्युज भएँ मैले कल्पनाजीको पढेँ हाई दादा मि कल्पना तामाङ फ्रम हेटौँडा सोह्रबाट आज मेरो सन्देश भन्नुपर्दा अल फ्रेन्डलाई मिसी भन्न चाहन्छु र दादालाई पनि मिसी भन्दै छुट्टिन्छु बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस कसले गर्नुभएको छ एसएमएसहरू अन्ड्री देखाइरहेको छ तर मैले तपाईँको एसएमएस पढ्न पाएको छैन तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नको लागि अन्ठानब्बे शून्य बहत्तर पच्चिस नौ सय सडचालिसमा तपाईँ एसएमएस गर्न सक्नुहुन्छ अगाडि यम लेख्न नभुल्नुहोला यतिखेर म तपाईँको कमेन्ट पढ्न चाहन्छु दिपा लामाजीले कमेन्ट गर्नुभएको छ हेलो चन्द्र दाजु दर्शन नमस्ते है म हेटौँडा सोह्रबाट दिपा लामा दाजु म आजसम्म पनि धेरै दुःखी छु के गर्नु पुरानो भए पनि भएपछि त सबै साथीहरूले नि साथीहरू एन्ड सिसब्रोहरू टाढा हुँदो रहेछ पहिला धेरै बोल्थे दाजु जति बोले पनि कुरा नसकिने जस्तो गर्थ्यो तर आज मबाट धेरै टाढिएको सिसेन ब्रोहरूलाई बिर्सिएको छैन सम्झिरहेको भन्छु एन्ड माई हर्ट कान्छो बी धेरै मिस गरिरहेको छु लभ यु एन्ड भन्दै छुट्टिन्छु चन्द्र दाजु बाई मिस यु सरोवर भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि र दुब्बाजी कहिलेकाहीँ तपाईँलाई कस्तो लाग्छ कुनै हुन त तपाईँको व्यक्तिगत विचार मेरो पनि व्यक्तिगत विचार मैले कति धेरै साथीहरूलाई मिस गरिरहेको हुन्छु कति धेरै साथीहरूलाई बाटोमा देखिरहेको हुन्छु चिन्छु बोल्छु तर कहिलेकाहीँ मैले उहाँहरूको नामै भुलिरहेको हुन्छु कतिपय साथीहरूको नाम भुले पनि अनुहार मात्र भए पनि याद भइरहेको हुनसक्छ र म तपाईँलाई जानकारी गराउँ मेरो व्यक्तिगत स्वभाव अलिकता म पहिला पहिला हरेक हप्ताको शनिबार आउने बित्तिकै साथीहरू सबैलाई एसएमएस गर्न भ्याउँथेँ फेसबुकमा होस् अथवा इमेलमा होस् अथवा मोबाइलमा पनि म एसएमएस गर्न भ्याउँथेँ तर आजभोलि मैले धेरै साथीहरूलाई एसएमएस गर्न भ्याउँदिनँ धेरै साथीहरूलाई कल गर्न भ्याउँदिनँ कहिले कहीँ त प्रोग्राम चलाइरहेको छु भने साथीहरूको फोन आउँदा पनि उठाउन पाउँदिनँ दोहोऱ्याएर फोन गर्छु भन्छु त्यो बेला मैले एउटा काम गर्न थालिसकेको हुन्छु फेरि भुल्छु र यसको अर्थ यो होइन कि मैले उहाँहरूलाई सम्झेको छैन तपाईँको साथीहरूमा पनि त्यस्तै भएको हुनसक्छ कहिलेकाहीँ व्यस्तता कहिलेकाहीँ अप्ठ्याराहरूले गर्दा हामीले हाम्रो साथीबाट टाढा भएको आभास गर्छौँ तर वास्तविकता त्यस्तो होइन एउटा सच्चा साथीले सदैव सम्झिरहन्छ हो तपाईँलाई बारम्बार एसएमएस गर्न नसक्ला बारम्बार फोन गर्न नसक्ला तर साथीहरूले तपाईँलाई कुनै न कुनै रूपमा सम्झिरहेको हुनसक्छ र तपाईँले पनि उहाँहरूलाई कुनै न कुनै रूपमा सम्झिरहनु भएको हुनसक्छ र यो व्यक्तिगत धारणा मात्रै तपाईँलाई कस्तो लाग्छ कुनै दिपाजी मैले तपाईँलाई मेरो व्यक्तिगत धारणा सुनाएँ तपाईँलाई कस्तो लाग्छ मेरै जस्तो हुनुपर्छ भन्ने पनि छैन तपाईँको छुट्टै विचार मेरो छुट्टै विचार हुनसक्छ हाम्रो छुट्टै छुट्टै विचार छ र त आज संसार यति रमाइलो लागेको छ हामीलाई र यदि रमाइलो पनि भएको छ र तपाईँका कमेन्टहरू पढ्दैछु यतिखेर कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ रुमी अर्जितजीले हेलो चन्द्र दादा यो अधेरी कालो रातको न्यानो मा माया अनि मिठो सम्झना केवल हजुरहरूको लागि सधैँ झैँ आजको यो रातमा पनि तपाईँको सुमधुर भोइसमा सुन्दैछु मुठुदेखि मुठुसम्म साँच्चै दादा जब जब रात छिप्पिँदै जान्छ नि तब याद आउँछ आफूसँग धेरै नजिक को मान्छेको याद चारै आउँदो रहेछ भन्न खोज्छु कोही छ मेरो मनमा लुकेर बसेको छ न त मेटिन्छ न त भुल्न नै सकिन्छ जब रात पर्छ अनि सम्झिन्छु उही मेरो ड्रिम गर्ल यसकेलाई धेरै मिस गरेको छु सो एन्ड मेरो साथी एन्ड मलाई मन पराउने मन पर्ने सङ्ग प्लिज प्ले गरिदिनु ल मे मै रहु या नरहु it's me Santosh from Hatiya okay दादा good night take care miss you all my friends भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि रोमियोजी र आगामी दिन पनि तपाईँको यस्तै एसएमएस यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ धेरै साथीहरूको कमेन्टहरू पढिरहेको छु र धेरै साथीहरूको एसएमएसहरू पनि मोबाइल नम्बरमा आइरहेको छ ती एसएमएस र कमेन्टहरूलाई म एकैछिनमा राख्छु अहिलेको लागि भने एउटा सुन्दर साङ्गीतिक आवाज त्यस पछाडि हामी पुनः आउनेछौँ मुझ में कहीं बाकी रहना मुझे नींद आए जो आखिरी तुम ख्वाबों में आते रहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है तुम कहना बस इतना है तुमसे कहना मैं रहूं या ना रहूं तुम मुझ में कहीं बाकी रहना लेना बूंदों में मैं हूँ सुबह धूप तुमको सदा है समझ लेना किरणों में मैं हूँ किसी रोज बारिश जो आए समझ ले तुमको सदा है समझ लेना किरणों में मैं कुछ कहूँ या ना कहूँ तुम मुझको सदा सुनते रहना बस इतना है तुम से कहना बस इतना है तुम से कहना बस इतना है तुमसे कहना बस इतना है तुमसे कहना बस इतना है कहना यो निकै नै सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै मनका आवेगहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने कोसिस गरिरहेको छु म र अबको क्रममा भने तपाईँका मुटुका कुराहरू पुनः एकपटक तपाईँका मुटुका कुराहरू राख्ने क्रममा यतिखेर म तपाईँको एसएमएस लिँदैछु एसएमएस गर्नुभएको छ हाई दादा आई एम सरोज मेरो प्यारी प्रेमी आशालाई आई लभ यु भन्न चाहन्छु ओके बाबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी थुप्रै साथीहरूको एसएमएसहरू म देखिरहेको छु तर अलिकति एसएमएस पढ्न मलाई गाह्रो भइरहेको छ आज एसएमएस सर्भरमा हामीले एसएमएस पढ्न पाएका छैनौँ त्यसैले मोबाइलमा पढ्न अलिकति गाह्रो भइरहेको छ र यतिखेर त्यसै गरी अर्को एसएमएस पढ्दैछु लेख्नुहुन्छ हाई दादा मे घायल प्रेमी एसएलटी फ्रम हेटौँडा भन्नुभएको छ मेरो एसएमएस भन्नुपर्दा लभलीजीलाई फर्गेट गर्न सकिनँ भन्न चाहन्छु बाई दादा गुड नाइट भन्नुभएको छ कसैलाई भुलिदिन साँच्चै गाह्रो पनि हुन्छ र भुल्न धेरै गाह्रो छ म यति भन्छु यदि भनेपछि बुझ्नुहोस् न तपाईँ भुल्न कति गाह्रो हुन्छ भन्ने कुरा होइन जे होस् माया जसले गर्नुभएको छ उहाँलाई अवश्य पनि थाहा छ र अवश्य पनि थाहा छ र थाहा भएको कुरा तपाईँलाई मैले धेरै भनिरहनु पनि नपर्ला जस्तो लाग्छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ नमस्ते दाजु मेरो निष्ठुरी सिस युनिसा पूजा अनु बी बसन्तीलाई मिस यु भन्छु and my best friend Sabina बबितालाई मिस यु लभ यु भन्दै छुट्टिन्छु दाजु okay bye bye miss you me Dipa Lama now Hetauda सोह्र भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे आकाश फ्रम हेटौँडा सोह्रबाट दादा मेरो अल फ्रेन्डलाई मिस यु र हजुरलाई पनि धेरै मिस गर्दैछु भन्दै छुट्टिन्छु बबाई अ नाइस डे भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ आहा अर्को एसएमएस गर्नुभएको छ नमस्ते म ललित तामाङ फ्रम नामटार एक बर्देउबाट व्यर्थ लाग्छ जिन्दगी तर पनि बाँचेको छु आँसु नै आँसुले भरिएको छ यो जिन्दगी तर पनि हाँसेको छु मेरो मनको कथा यति यति नै बिस्तारै तपाईँहरूमाझ पोख्ने नै छु ओके बाबाई गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा म नयाँ बस्तीबाट अन्जु भोम्जन मिस यु दादा सर्भर होल युनिट लाई मेरो सन्देश भन्नु पर्दा मेरो मनमुटुमा बस्न सफल आरलाई I love you and miss you भन्छु दादा यो माया भन्ने के माया भनेको के हो म त के बुझ्नै सक्दिनँ भन्नुभएको छ मायालाई सकेसम्म अहिले नबुझेकै राम्रो हेर्नुहोस् कहिलेकाहीँ यो माया जति बुझ्न खोज्यो भने बुझ्न सकिँदैन कहिलेकाहीँ एकअर्काको नजिक हुनु माया हो जस्तो लाग्छ कहिलेकाहीँ टाढा हुनु माया हो जस्तो लाग्छ कहिलेकाहीँ सँगै बस्नु माया हो जस्तो लाग्छ कहिलेकाहीँ टाढेर बस्नु नै माया हो जस्तो लाग्छ जे होस् एकअर्काको लागि जुन सम्मान जन्मिन्छ मुटुमा जुन एकअर्काको लागि केयरनेस हुन्छ नि केयर हुन्छ नि जुन एउटा जे होस् हामीले कसैलाई धेरै केयर गर्छौँ भने त्यो नै माया हो जस्तो लाग्छ मलाई चाहिँ तपाईँलाई कस्तो लाग्छ व्यक्तिगत मात्रै भने मैले त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभयो एसएमएस एसएमएसहरू पढ्ने क्रममा छु धेरै एसएमएसहरूलाई मैले दोहोऱ्याएर पनि पढिरहेको छु कि जस्तो लाग्छ कहिले काहीँ नादिराजीको पनि मैले पढिसकेको छु केही साथीहरूको एसएमएस देखाइरहेको छ तर पनि मैले पढ्न सकिरहेको छैन त्यसको लागि सरी पनि भन्न चाहन्छु धेरै साथीहरूको एसएमएस यस्तरी पढ्दाखेरि छुट्छ तैपनि तपाईँले बुझिदिनुहुन्छ जस्तो लाग्छ र अब भने तपाईँका केही कमेन्टहरू राख्दैछु तपाईँको कमेन्टहरू पढिरहेको छु म यतिखेर कमेन्टहरू राख्ने क्रममा केही साथीहरूको कमेन्टहरू म यतिखेर लिँदैछु कमेन्ट गर्नुभएको छ गोकुल माझीजीले गोकुलजी लेख्नुहुन्छ हाई चन्द्रजी चन्द्र के छ न्यु खबर अनि हजुर एन्ड सबैलाई सन्चै हुनुहुन्छ नि भन्नुभएको छ हामी सन्चै छौँ it's me Gokul from Chhatiwan आजको मेरो सन्देश अल फ्रेन्डलाई miss you and love you okay bye bye भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नु साथी हुनुहुन्छ कसको कमेन्ट बाँकी छ दिपाजीको मैले पढेँ त्यसै गरी दिप लुम्बु नक्कलेजीले कमेन्ट गर्नुभएको रहेछ उहाँ लेख्नुहुन्छ गुड इभिनिङ एन्ड नमस्ते म Dip Limbu all star media group Dharan पन्ध्र नाउ काठमाडौँ बी बी यता भन्नुभएको छ ब बाटा भन्नुभएको रहेछ उहाँले मेरो उनीलाई लभ यु लाई ओभर सम्झेको छु miss you and love you भन्छु भन्नुभएको छ उहाँले शब्दहरू लेख्नु भएको बेला अक्षरहरू छुट्याएर लेख्नु भएको छ त्यही भएर मलाई पढ्न अलिकति गाह्रो भइरहेको छ सकेसम्म यस्तो नगर्नु होला जस्तै उहाँले बेस्ट लेख्नको लागि बी छुट्टै लेख्नुहुन्छ इएसटी e छुट्टै लेख्नुहुन्छ यस्तो गर्दाखेरि अलिकति गाह्रो हुन्छ पढ्नलाई बेस्ट फ्रेन्ड बिमला तामाङजीलाई miss you and love you भन्न चाहन्छु नक्कली बोय दिप लिम्बू भनेर चिन्ने अललाई गुड नाइट बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ मन्जु लामाजीले bro it's me Manju from Padam Pokhari आज धेरै दिनपछि यो प्रोग्राममा कमेन्ट गर्दैछु सो धेरै दिनपछिको मिठो सम्झना भन्नुभएको छ आज मेरो हस्बेन्ड मणिकजीलाई के भन्न चाहन्छु भने हामी यत्तिका दिन सँगै बस्यौँ सँगै हाँस्यौँ र रोयौँ कहिले त झगडा नै गऱ्यौँ बट जति झगडा गरे पनि म तपाईँलाई आफूलाई भन्दा पनि बढी माया गर्छु एन्ड अब तपाईँको ड्युटी जाने टाइम हुँदैछ सो अब तपाईँ बिना यो दिनहरू कसरी कटाउने र बिताउने एक्लै कसरी बस्ने यो सोच्ने सोच्न नै सोच्दा नि मन तर्सेर आउँछ my dear husband I really love you and miss you so much and bro तपाईँलाई नि miss you okay bye bye take care bye good night a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएस यो कमेन्टको लागि र आफ्नो श्रीमानको लागि लेख्नु भएको छ सदैव आफ्नो श्रीमानलाई यत्तिकै माया गर्नुहोला मन्जुजी आफ्नो श्रीमानले जति माया गर्नुहुन्छ त्योभन्दा बढी माया तपाईँ दिन सक्नुहुन्छ उहाँलाई र छोरा मान्छेहरू मायाको भोका हुन्छ भन्छन् एउटा माया मात्रले पनि छोरा मान्छेहरूलाई सही दिशा दिन सक्छ भन्ने कुराहरू पनि सुन सुनिन्छ कतै त्यसैले पनि सदैव माया गर्नुहोला उहाँले जति माया गर्नुहुन्छ त्योभन्दा अझ बढी माया गर्नुहोस् म चाहिँ यो भन्न चाहन्छु र तपाईँका कमेन्टहरू लिने क्रममा यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु म हामीसँग समय एकदमै कम छ तपाईँको कमेन्टहरू थुप्रै छन् युनिसा थिङजीले कमेन्ट गर्नुभएको छ हेलो स्विट भोइसको धनी चन्द्र दादा स्पेसली हजुरलाई मिस यु अनि लास्ट सो म उही ओल्ड केटी शर्मिला सवि भन्नु शर्मिलाजीले गर्नुभएको छ माफ गर्नु होला युनिसाजीकोबाट शर्मिला लामा लामाजीले आजको एसएमएस स्पेसली त मेरो लाइफ समर या अशोक नेगीलाई धेरै मिस गरिरहेको छु भन्न चाहन्छु अनि ए टु जेड फ्रेन्डहरूलाई मम्मी बाबा भाइ बहिनीलाई अनि बहिनीको बेस्ट सुभाष भाइलाई पनि miss you okay good night bye bye दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र थुप्रै साथीहरूको कमेन्ट बाँकी छन् ती सबै कमेन्टहरू मैले पढ्न भ्याउँदिनँ कि जस्तो लागिरहेको छ अब चाहिँ साँच्चै भ्याउँदिनँ र तपाईँका थुप्रै एसएमएसहरू पनि छन् केही साथीहरूको एसएमएसहरू मैले पढ्न पाइनँ केही साथीहरूको एसएमएस पढ्ने कोसिस गरेको छु एसएमएस गर्नु भएको छ खाना भयो त दादा म रूपा तामाङ कुले कुलेबाट भन्नुभएको छ खाना भइसकेको छ आज मेरो एसएमएस भन्नुपर्दा यसलाई बिर्सेको छैन मेरो मुटुको काले यस मिस यु है कल गर्न नसके पनि मिस गरिरहेको छु है दादा सन्तोषलाई लभ यु है दादा टाटा बाई बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ नक्कली कालेको काले उहाँको मैले पढिसकेको जस्तो लाग्छ पढिसकेको छु अवश्य भने केही साथीहरूको एसएमएसहरू अझै बाँकी छन् कि जस्तो लाग्छ तर मैले यहाँनिर अलिकति पढ्न सकिरहेको छैन त्यसको लागि सरी भन्न चाहन्छु तपाईँको एसएमएस पढ्ने क्रममा अर्को एसएमएस गर्नुभएको छ इस्मे अखिलेश्वर चौधरी फ्रम बनसखण्डी हेटौँडा मेरो म्यासेज किन यो समयले आफ्नो मान्छेलाई पनि सोध्न बा सोध्न बाध्य बनाउँछ बनाइदिन्छ भने कहिले सोचेको थिएन जे होस् थ्याङ्क यू भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि यस्तै हो कहिलेकाहीँ हामीले आफूले माया गर्दै गरेको मान्छेलाई पनि सधैँ कहिले पनि नसोचेको कुराहरू सोच्नुपर्ने अवस्थाहरू आउँछ जे होस् मायामा सदैव उत्तर चढाव भन्छ यो कुरालाई तपाईँले पनि बुझ्नुपर्छ अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु नमस्ते आइएम विजय खनाल मेरो एसएमएस मेरो अल फ्रेन्डहरूलाई मिस यु सो मच र मेरो मायालुलाई लभ यु भन्न चाहन्छु ओके गुड नाइट दाजु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा नमस्ते म निर्मल नेपाली मेरो हेटौँडा चिसो पानीको साथी रितालाई रितालाई मेरो मोबाइल नम्बर अन्ठानब्बे शून्य सैँतिस तेइस नौ सय चौसठी अन्ठानब्बे शून्य सैँतिस तेइस नौ सय चौसठीमा कल गरेर आई मिस यु अलर्ट भन्न चाहन्छु बाई शुभरात्री दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र रिताजीको लागि नम्बर छोड्नु भएको थियो त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ म तुलसी बिके फ्रम हेटौँडा आर्ट कमाने सिपी सिप विकास तालिम केन्द्रबाट दादा उहाँले के लेख्नु भएको छ अगाडि दादा ह्याप्पी न्यु इयर दुई हजार त्रिहत्तरको है दादा मेरो अल साथीहरूलाई मिस गर्छु है दादा विशेष गरी विशेष गरी बिआरएसलाई धेरै सम्झेको छु म्यासेज के गर्नुभएको छ उहाँले म्यासेज हुनुभएको मैले अलिकता पढ्नलाई कता कता के के गरेँ कि जस्तो लाग्यो हुनुभएको ममलाई त केही भुल कहिले पनि भुल्दिनँ दादा बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र अन्य साथीहरूको पनि एसएमएसहरू छन् तर मैले तपाईँको <laughs> एसएमएसहरू कता कता पुऱ्याएँ पुऱ्याएँ पढ्न भ्याएको छैन माफ गर्नुहोला मैले आज जति साथीहरूको एसएमएस पढेँ धेरै धेरै धन्यवाद छ त्यसै गरी थुप्रै साथीहरूको कमेन्ट बाँकी रह्यो ती कमेन्टहरूलाई आज मैले राख्न नसके पनि आगामी दिनमा तपाईँ कमेन्टहरू राख्नेछु कमेन्ट गर्नुभएको थियो त्यान्द्रो रहेछ जिन्दगी भन्नुभएको छ उहाँको नामै त्यसै गरी गोकुल माझीजीले पुनः गर्नुभएको थियो रहेछ comment thank you so much त्यसै गरी कुमार लामाजीले पनि कमेन्ट गर्नुभएको थियो कुमारजी धेरै धेरै धन्यवाद छ त्यसै गरी कमेन्ट गर्नुभएको थियो मम्माज कुइनजीले उहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको थियो सुनिता लामाजीले सुनिताजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ कालीको काले म भन्नुभएको छ उहाँले पनि कमेन्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ त्यसै गरी तान्जन तामाङजीले पनि कमेन्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि तान्जनजी त्यसै गरी अर्को कमेन्ट गर्नुभएको थियो प्रवेश लामिछानेजीले प्रवेशजीलाई पनि धेरै धेरै धन्यवाद छ र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गर्छौँ अनि थुप्रै साथी तपाईँहरूको कमेन्ट र एसएमएसहरू पढ्न पाएन त्यसको लागि सरी भन्न चाहन्छु र अहिलेको लागि भने कार्यक्रमको व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री नको आँखा जनताको आवाज बोल्ने सूचनाको प्यास मेटाउने सङ्गीतको माग जगाउने यो हाम्रो रेडियो सरोवर सरोवर बयानब्बे दशमलव पाँच मेगा हर्च हाम्रो स्टुडियोको घडीमा रातको दस बजेको छ दसैँ बजे कस्तो निन्द्रा लागेको छ हौ ऊ फरेबर हिट सुन्नुपर्ने हो नाति सरोवर खोल सरोवर रेडियो सरोवरमा फरेभर हिट्स रेडियो सरोवरमा तपाईँ सुन्दै हुनुहुन्छ फरेभर हिट्स और चांदी रात बन गई